तपाईँ जस्ता महिलाहरू जस्तो दोस्रो विवाह गरेर अपहेलित भएपछि कोही आत्महत्या गर्न तम्सिने कोही चाहिँ मानसिक सन्तुलन बिगारेर हिँड्ने गर्छन् त्यो भन्दा त यही राम्रो रहेछ है त्यस्तो गर्न अथवा शरीर हत्या गर्न राम्रो होइन यसरी बसेर जिन्दगी बिताइए चाहिँ शरीरले जान्छ कि भने बिमारले अलिकति डसिराखेको राखेछ बेला या मलाई जति पनि गर्नुभएको भक्तनी आमाहरूले बाबाहरूले टिपौड घाँडा भात ल्याएर खोइदिने पर्छ भने मलाई निल्लिएन कि खान पनि पानी पनि निल्लिएन शिवरात्रि आउँदिन सबैले फलार बनाएर मलाई खानै भएन यहाँ जबरजस्ती नखाएर भन्दै पुजेरी बाबाले पियाइदिएको सम्झन्छु जाउनु नसक्दाखेरि होइन गर्नुपर्ने सक्दा गर्नुपर्ने त्यति रहन्छ भन्ने भयो भने साह्रै कस्तो अहिले पनि याद आइरहेको छ दुःख लाग्छ गिलास गिलासमा ल्याएर पियाइदिनुहुन्छ यहाँबाट सुकेको छ जान्न तिर्खा लाह पानी पिउन हुँदैन त्यस्तो भयो कसैले पनि बाँची त मलाई भनेकै होइन सबै वैशाखमा शनिबार आउनेले केरा पाँच दस रुपियाँ फालिदिन्थे मैले अब केरा आएको छु जन जन खानु पर्यो शरीरका लागि भन्छु कसै कसै दबाई खानालाई खान्छु भने गरेँ दबाईको डे त छवटा गोली खानेले जिर्कै उठाएको थियो अनि घटाउने भन्यो डाक्टरले चावडा खाँदा पनि उठेन अब सब जम्मै एउटो खानेमा सकियो अब त्यहाँ उठ्न भएको छैन फेरि दलतिर जानु जानु त तपाईँ यस्तो कष्टकर जीवन जिउनु भएको छ यस्तो खाडिनु भएको छ लडिरहनु भएको छ के भन्न चाहनुहुन्छ सबैसँग आफ्नो जीवन रक्षाका लागि अहिले ठिकै छु सबैले गरे के भनौँ र तपाईँहरूले पनि यत्रो परिश्रम गर्नु कहाँदेखि आउनुभएको थियो भाषण भएको थियो मैले यहाँ सुने कि तलतिर जानु मन थियो जान सकिन कसो कसो परमात्माको भर परेपछि गुरुहरूले भन्नुहुन्थ्यो ईश्वरले जन्म दिएको शरीर हो उसमा भर पर्ने भने जन्मदाखेरि कि दुध लिएर आएको र हामीले दुध पठाएको थियौँ नि आमाको तनमा खानाको लागि परमात्माले झाडा पनि दिनुहुन्छ ईश्वरको भर गर्नुपर्छ पर भन्नु खानाको लागि त अहिले के खाने भने पनि यहाँतिर यहाँतिर आएर भइहालेछ एउटा है भएछ मैले त चामल त किनेर बोरा बोरा खान्थेँ सकेर आइसक्यो रे पैसा जसले दिए पनि दबाईमा जान्छ बाटा खर्च उहाँ गएर पनि अब मान्छे लिएर गएपछि केही नभएकालाई जति भए पुँदो रहन्छ अहिलेलाई साह्रै दुःख भयो एकचोटि रोइकललाई दुई महिना त औषधि ल्यायो अब छेलेकै सोकिया यो तिज भन्छ नि सबैलाई मान्न परिएछ मलाई त परेको थिएन 過こに श्रीमानले अहिले हेरविचार न अहिले आउनु न कहिले काहीँ भेट्नु कहिले आफ्नो काम भरे आउनु त्यति आउनु काम परिवार त आउनु चाहिँ आउनु भने पनि अब त्यहाँ भाइले पैसा पठाएको लिनै लिन भएछ ल्याएर दिन थियो मलाई किला यस्तालाई दिएर क्यार्ने औषधि गर्नु जानु पर्ला यहाँ अब पैसा छ भन्दा कसैले लोइदिएला म दिनुहोस् मलाई नदिनुहोस् भनेर मलाई देखाएर मैले दिन पठाइयो चार फेरलाई पुग्यो तपाईँको त यस्तो जीवन भयो भयो राम्रो भएछ के पाउँछ दुःख गेला सबैले पाउनु पर्यो सुखै पाए त छोरा जन्मे गर्ला गर्लान् कि दुलै छन् कहाँ आमा हुनुहुन्छ आएको जस्तो देखिनँ मैले हो सुन्ने हो सुन्ने कहाँ पाल्पा जानुभएको न यस्तो गति छ पैसा मात्रै भन्नु अब आफै अब पहिले उन्नाइस एक सप्ताह त यति तपाईँको जुन विवाह पछि आठ दस वर्षसम्म त राम्रै भएको थियो होला दस वर्षपछि बिहा गर्नु बिहा गरेपछि त्यति वास्ता हुन छाड्यो बिहा गरेपछि हुँदैन तर मलाई बस्न त भन्नुहुन्थ्यो यहाँ योतिर घर बसेको त त्यति रुचि गर्नु होइन त्यो राम्रो मान्नु नि त्यो कुरा हुँदा पर्दा त्यस्तै हुँदो रहेछ दुई परिवारमा पऱ्यो मान्छे पनि जति पनि पालेका हुनुहुन्छ अधिकांश मैले आमाहरूलाई भेटेँ यहाँनिर प्राय गरेर धेरै जस्तो घरेलु हिंसा परेर होइन श्रीमानबाट धोका खाएर बाबुआमाले आमाले नहेरेर त्यसरी आएर पनि बस्नु भएको रहेछ अधिकांश हुनाले हेर्न अब आमाले जति पनि हेर्नु थियो अहिले पनि के भन्ने भइराखेको छ काहीँ फोन गर्नुहुन्छ फोन गर्नुहुन्छ अब फोनमा बोल्न सक्नुहुन्न आफूसँग फोन पनि छैन त्यही फोनको साधना पनि पहिला थिएन अहिले जानुहुन्न गर्दाखेरि कस्तो छ के छ भाइ घर आइपुगे आउने फुर्सद भएन यो फिटिक आउँछु भन्नुको अहिले फोन छैन मैले फोन गरेर पनि फोन गर्न थाहा आएर सांसारिक वस्तुदेखि मिचिनु हो होइन क्या अब आफूलाई चाहिँ यस्तो सन्चो नभए जस्तो के रहन्छ भएर नजिकै भएर जाने आउने पनि हुन्थ्यो त ज्यान सन्चर जाम खाना पनि पैसा भएर जाने हो अर्कासँग धेरै प्यार खाइरहनु पनि भएन तर खाइ पनि थिएँ अहिले त सकाइ छैन कसैलाई एक किलो आलु ल्याइदियो अडतालिस रुपियाँ किलो भन्छ दाल ल्याइदियो दाल खानु भएन पेट पकाउन सकेको छैन जनतामा यो साग आमाले अरू माघो हिँडे पनि जो हिँडे पनि छोरी आऊ छोरी अब कहीँ पाएको यहाँ दुध छ निस्तै खाइरहनु भन्नुहुन्छ बरु जसरी पनि जान्थे त्यो आमा बाबाले चाहिँ अझै पनि भन्नुहुन्छ दोकानमा गएर सोध्दा ल्याएर खानु भोकाले नमरनु भनिरहनुहुन्छ फोनमा आमा भनेको आमै रहेछ है मन खाने रहेछ छोरछोरी हो घा पोल्ने रहेछ सुनिरहनु भएको छ गुल्मीको वृद्ध रहनु रहनु भएकी यी सन्ताउन्न वर्षीय जमुना पाण्डे खाडिएर यो साँगुरो कोठामा लडिरहनु भएको छ उहाँसँग उपचार गर्ने पैसो छैन उहाँको अवस्था देख्दाखेरि मनमा करुणा जाग्छ उहाँलाई सहयोग गर्न चाहनुहुने महानुभावहरूले यस मन्दिर व्यवस्थापन समितिका पदाधिकारी यहाँका पुजारीहरूलाई सम्पर्क गरेर उहाँको जीवन रक्षा गरिदिनु हुन हामी आग्रह गर्दै आजको जीवनको गोरेटो यही भिट मार्न चाहन्छौ हस्त दिदी हस्त नारायण राम्रो होस् कहाँदेखि आउनु तिजाको बेलामा तपाईँहरूको भविष्य छोरा नातिलाई राम्रो होस् भने जस्तो कुरा जेमा पनि होस् भक्ति लाओस् सबभन्दा ठुलो भक्ति रहेछ यो भक्ति हो तपाईँहरूको यो भक्ति हो यति गर्न चाहना तपाईँले गर्नु भएको रहेछ हस् तपाईँलाई कहीँ कतिबाट सहयोगको सूचना आयो भने हामी यस मन्दिर व्यवस्थापन समितिलाई सम्पर्क गरेर समितिले फेरि राम्रो गर्नुपर्छ यस्ता समिति कहाँ कहाँ काठमाडौँ गएर यो घर बनाउने यो आफूहरूको पनि समस्या राम्रो बुझ्नु छ अहिले यो डाक्टर बलराम डाक्टरले यति बिरामी भएछु एउटा आधार हुँदो रहेछ जमुना सन्चो भयो जमुना सन्चो भयो सन्चो भयो छ तपाईँ राम्री हुनु भन्नुहुन्छ नि यस्तो गराउने होला पनि उयो होला नि ईश्वर हो सच्चा ईश्वर भनेका यस्तै गरिब दाई आएर सोध्नु बोल्नु तपाईँ डाक्टर कति बिरामी छन् भन्छ यो मन्दिर दिन भन्नुहोस् सन्चो भाषा अब त सन्चो भाषा हिँड्नु पर्छ भन्नुहुन्छ हिँड्नु मलाई कति अरू हिँड्दा मन लाग्छ कति रहर लाग्छ सडप सडप जुत्ता लाएर मान्छे हिँड्दाखेरि कस्तो हुन्छ भयो त चल्दैन भिक्काएर हो भने जस्तो हुन्छ आज पनि अरू हुनुहुन्छ मलाई बेरो भएछ बिरामी खानु भनेर जानेको हुन्छ त दिदी हस् हुन्छ जानुहोस् राम्रो गर्नु काम गर्नु चामल पनि ल्याउनु भएको रहेछ बोकेको थिएँ थाहा चामल चिनी दाल तेल साको छ र पैसा पनि तपाईँले प्राप्त गरिसक्नु भएको छ र उपचारको लागि केही खर्च पक्कै पनि दयावान श्रोताले पठाउनुहुनेछ भन्दै म बिदा चाहन्छु दिदी हस् हस् त आमा मेरो बाटो हेरेर नरुनु है आमा म त यसपालि पनि माइत आउनु पाइनँ मलाई सम्झिनु नरुनु छ आमा अवस्थ रुद्रवेणी वृद्ध आश्रम कि तिनै महिलाको कथा सँगै आजलाई ओजेलका खबरबाट बिदा लिने बेला भइसकेको छ बिदा लिनु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियो सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी तुलसिंहलाई तपाईँलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते